पुलोमा गर्भवती भएकोमा सोमदत्तमा कुनै हर्षको भाव उत्पन्न हुँदैन यसबारे सोमदत्तको प्रतिक्रिया सुनेर पुलोमा पनि विरक्तिन्छे एउटै घरमा बसेर पनि उनीहरू एक्ला एक्लै बन्न पुग्छन् एकलाई अर्काको अस्तित्वको कुनै मतलब हुँदैन के हुन्छ त अब प्रस्तुत छ उपन्यास सुम्निमाको सातौं तथा अन्तिम अङ्क धेरै दिनसम्म यस विषयलाई लिएर उनीहरूले मनमा नै आपसमा घृणा गरिरहे पुलोमाले आफ्नो मर्मस्थलमा जस्तो व्यथादायी आघात पाएकी थिए उसले त्यसलाई बिर्सन सकिन उसलाई लाग्यो आफ्नो आनन्दको विफलतामा शुद्धि हराएर आफ्नो मर्म सोमदत्तको अगाडि उघारेकी थिए उसले गर्भवती नारीले सुख सम्वाद सुनाउन भनेर पतिको द्वारमा लाजले गाडिँदै उभिएर त्यो उघारिएको मर्मस्थलमा सोमदत्तले निर्दयतापूर्वक कोर्राको प्रहार गर्यो के पतिको त्यस्तो हृदयहीनता कुनै नारीले बिर्सन सक्छ र आफ्नो नारीत्वको अहमको त्यत्रो असम्मान के पुलोमाले बिर्सन सक्थे र उता सोमदत्त पनि पुलोमाको त्यस दिनको आचरणलाई के बिर्सन सक्थ्यो र त्यस दिन आनन्द मग्न भएर किन पुलोमा उसको ढोकामा उभिएकी थिए यो भन्नलाई कि तिम्रा लागि मैले पेट बोकिदिएकी छु नारीमा व्यविचार जनित त्यत्रो निर्लजता र त्यत्रो आनन्द सोमदत्तका लागि नितान्त क्षम्य थियो यदाकदा उनीहरूमा अस्पष्ट र परोक्ष रूपबाट घोजपेच हुने गर्थ्यो एक दिन त उनीहरूको वाद विवादले मर्यादाको सीमा नै उल्लङ्घन गर्यो तृतीय प्रहरको अवकाश काल थियो सोमदत्त आफ्नो कोठामा एक्लै बसेर सोचिरहेको थियो आजकल प्राय ऊ यसरी नै सोचमा मग्न रहने गर्थ्यो उसको मन बराबर घाउलाई छुन पुग्ने औंला जस्तो पुलोमाको गर्भ धारण गरेको कुरातिर पुग्थ्यो ईर्ष्याको अग्निको कस्तो प्राणान्त आकर्षण कि सोमदत्त पुतली जस्तो बराबर त्यो शिखामा बल्न पुग्थ्यो उसले सोच्यो यतिका वर्षसम्म म पिता हुन असफल भए मेरो अथक परिश्रम र प्रयासले पनि पुलोमा बन्ध्याको बन्ध्या नै रहे ममा कुन त्यस्तो अनाकर्षण थियो कि पुलोमाको गर्व मेरो प्रति रुद्धको रुद्ध नै रह्यो कुन त्यस्तो तत्व त्यस रात प्रकट हुन गयो उसको अन्तर्हृदयमा कि निर्बन्ध भएर ऊ उद्घाटित भएकी थिए र तक्षण आफ्नो गर्वमा वीर्य धारण गर्न समर्थ भई कसरी तक्षण नै पुलोमा उर्वर हुन गई क्रोध र ईर्ष्याले शिथिल भएर उसले स्वीकार गर्यो म थिइनँ उसको लागि त्यस रात ऊ रमण गरिरहेकी थिए अरू कसैसँग त्यस बेला एउटा सिहरनका साथ उसले सम्झ्यो त्यस रातकी पुलोमाको दुर्दान्त चेष्टा त्यस्तो उग्र प्रचण्ड रूप त उसले कहिले पनि देखाएकी थिएन पहिले मर्माहत भएर ऊ फेरि करायो म थिएन उसका लागि त्यस रात आजसम्म पनि छैन उसको गर्वको पिता ईर्ष्याको दाहले छटपटाउँदै ऊ कोठाबाट बाहिर निस्कियो त्यसै बेला उसको दृष्टि एउटा वृक्षको आडमा बसेकी पुलोमामा पर्यो ऊ एकाग्र चित्तले आफ्नो उक्सिएको पेटलाई हेरिरहेकी थिए धोतीलाई कटीभन्दा मुनि सारेर एकान्त खोजेर ऊ त्यहाँ पुगेकी थिए हृदयमा उमङ्ग लिएर ऊ बिस्तार बिस्तार आफ्नो पेटलाई हातले मुसार्थे मातृत्वको एकान्त चिन्तनबाट उत्पन्न भएको सुख सागरमा डुबेर उसले त्यस क्षण सम्पूर्ण संसारलाई बिर्सेकी थिए उसको सन्तोषले दीप्त अनुहारलाई देखेर सोमदत्त क्रोधले दग्ध भयो ईर्ष्याको पराकाष्ठामा पुगेर उभिएको सोमदत्तले त्यहीबाट करायो नारी तिमी कुन कुरामा यस्तो आनन्द विभोर छौ म थिएँ त्यस रात बुझ्यौ तिमीसँग ईर्ष्यामा भन्छन् मानिसको हत्या वृत्ति उत्पन्न हुन्छ त्यही वृत्ति जागृत भएको थियो सोमदत्तमा आफू दग्ध हुन्छु भने पुलोमाको सुक्खालाई पनि भस्मीभूत पार्छु पुलोमा आत्तिएर उठे तल सरेको धोतीले हत्तपत्त पेटमा टाँस्दै सोमदत्तले फालेको बाणी प्रहारले आहत भएर उचिच्याए कुन रात कुन रात कुन रात त्यही रात जुन रात तिमीलाई आफू बेविचार रत छु भन्ने लागेको थियो मै हुँ भिल्ल त्यस रातको दुर्मते सोमदत्तले पनि उस्तै गरी चिच्याएर उत्तर दियो क्रोधमा पुलोमाको मात्रै हृदय पनि दानवी बन्न पुग्यो उसलाई लाग्यो सोमदत्त उसको आजीवनको शत्रु हो जो उसको मातृत्वको हत्याका लागि उद्धत भएर आएको छ उसको पनि क्रोधको सीमा रहेन उसले पनि कड्केर भने ब्राह्मण बुझे बुझे मैले हो तिमीले देखेछौ आफ्नै आँखाले कि तिम्रो ब्राह्मणी कति पतिव्रता रहेछ तर निर्दयी आज तिमी मेरो त्यो सुखलाई पनि हर्न खोज्दैछौ आफू त्यस रातको भिल्ला भए भनेर बेविचारको सुखको पनि ईर्ष्या गर्ने अधम पुरुष यत्रो बाजाबाजपछि उनीहरूको सम्बन्धमा अरू बाँकी नै के रह्यो र जब प्रकट बैरीको रूपमा उनीहरू त्यस दिन देखा परिसकेपछि त्यस दिनदेखि पति पत्नीको सम्बन्धको सानो सामाजिक तन्तु पनि चुडिएर गयो उनीहरू एकदम एक्लै भए पुलोमा पेटमा आफ्नो सन्तानलाई बढाउँदै र दिनभरि मनमा भिल्लको सम्झनाले कहिले आनन्दित र कहिले उदास हुँदै बस्न थाली उसका सन्ध्यादी धार्मिक कार्य सबै समाप्त भए यता सोमदत्त पनि एक्लै कोठामा बसिरहन्थ्यो र कहिले कहिले उत्तरतिरको ओसारामा गएर माथिको पहाड़लाई टोलाएर हेरिरहन्थ्यो त्यहाँ माथि कहिलेकाहीँ धुवा आएको देख्यो भने ऊ मनमा नै सोच्थ्यो सुम्निमाको गाउँ हो त्यो समय पुगेपछि पुलोमाले छोरो जन्माए प्रारम्भमा सोमदत्तले छोराप्रति पटक्कै चाख लिएन तर पछि पछि जब ऊ बामे सर्दै पुलोमाको कोठाबाट उसको कोठामा आउँथ्यो उसलाई आफ्नो छोराप्रति माया उब्जिँदै गयो बामे सरेको बालकलाई ऊ जुरुक्क बोक्थ्यो र भन्थ्यो अन्तत यो मेरै वीर्यको रचना न हो पुलोमा त मेरो वीर्य धारण गर्ने क्षेत्र मात्रै थिए क्षेत्रपति त म हुँ अनि ऊ बालकलाई छातीमा टाँस्थ्यो तर ठिक त्यसै बेला जब जब ऊ छोरालाई माया गरेर थियो तब तब उसलाई सुम्निमाको सम्झना हुन्थ्यो र अनि ऊ भन्थ्यो यो मेरो पुत्र सुम्निमाको मानस गर्भमा उम्रिएको हो तर कहिले भने ऊ यस्तो विचारमा लिन रहन्थ्यो कि छोरो नजिकै आएको ऊ देखि सहन्नथ्यो क्रोधले चिच्याउँदै ऊ भन्थ्यो चरको डाको सुनेर बालक थियो र रुन थाल्थ्यो पुलोमा आफ्नो कोठाबाट दुगुर्दै आउँथे र छोरालाई टिपेर हत्तन पत्ता आफ्नो कोठामा लैजान्थे अनि बालकलाई आफ्नो स्तन दिएर थपथपाउँदै भन्थे किन गएको त फेरि उता नजाने गर न त्यता मेरो राजकुमार मातृ स्नेहबाट आद्र भएर उसको स्तनबाट दुधको धारा बग्न थाल्थ्यो ऊ एकहोरो मायाले छोरोलाई धेरै बेरसम्म मुहाई खाइरहन्थे यता सोमदत्त आफ्नो कोठामा एक्लै फात्रताउँथ्यो मेरो बिर्य नै भएर के भयो त माताको लागि त यो पुत्र बेविचार वासनाको परिणाम न हो भिल्ल हो भिल्ल यसको मानस पिता यो सब सुनिरहेकी पुलोमा आफ्नो चुम्बनले छोराको सम्पूर्ण मुख भिजाएर भन्थे पितृविहीन अभागी बालक यस्तो क्षुब्ध घरमा बालक हुर्किँदै गयो उसको शिक्षा दीक्षाको केही व्यवस्था भएन उसलाई आफ्नो बाबुआमाको स्नेहको निश्चित आधार पनि थिएन आमा अधिकांश अस्वाभाविक वात्सल्यको आधिक्यले उसलाई आफ्नो मायामा निश्वासिने जस्तो पारिदिन्थे तर फेरि कहिलेकाहीँ ऊ अकारण नै क्रोधले उसलाई पिट्न थाल्थे भाग्यमानी भएको भए म कहाँ जन्मिन आउने थिएन छोरालाई पुलोमाले निर्दयतापूर्वक पिटेको देख्दा सोमदत्त कोठेदेखि कराउँदै आउँथ्यो र भन्थ्यो राक्षसी नारी पतिको त तैँले सत्यानाश गरिस गरिस् के अब पुत्रको पनि भक्षण गर्ने भइस् छोरालाई आफ्नो कोठामा लगेर सोमदत्त उसको कपाल स्नेहपूर्वक मुसार्दथ्यो र भन्थ्यो अबदेखि नजाऊ तिमी आफ्नो कोठामा यहीँ मेरै कोठामा बस्ने गर र अब त अक्षर ज्ञान पनि गर्नुपर्छ तिमीले अन्यलमा परेको छोरो टुलु टुलु हेरिरहन्थ्यो छोरो अलि ठुलो भएपछि ऊ गाई लिएर कोशी तत्मा जान थाल्यो ऊ दिनभरि त्यही गाई चराएर डुलिरहन्थ्यो थाक्यो भने ऊ समी वृक्षको छायामा केही बेर विश्राम गर्थ्यो आफ्नो लट्ठी रुखको फेदमा अड्याएर एक दिन त्यहाँ एउटी बालिका आई र उसलाई भने म सुम्निमाकी छोरी अनि तिमी नि म सोमदत्तको छोरो त्यही एक दिनको परिचयले उनीहरू आपसमा आकर्षित हुँदै गए सोमदत्तको छोरोको लागि दिनभरिको सबभन्दा रमाइलो बेला त्यही नै हुन्थ्यो जब ऊ गाई चराउनको निम्ति नदी तटमा पुग्थ्यो त्यही आइपुग्थे सुम्निमाकी छोरी पनि दुवै सँगसँगै खेल्थे कुद्थे र रमाइलो गर्थे सुम्निमाकी छोरीको शरीरमा कुनै वस्त्र थिएन ऊ सर्वाङ्ग नग्न रहन्थे र सोमदत्तको छोराले एउटा पातलो ठाडो लङ्गोटी मात्र लगाएको हुन्थ्यो एक दिन सुम्निमाकी छोरीले भने सुन न तिमी मेरो यावा है तिमी मेरो यावा है तिमी मेरो यावा है सोमदत्तको छोरो छक्क पर्यो यो देखेर उसले भने ल बुझेनौ यावा भनेको साथी के सुनेर केटो रमायो उसले खुसी मानेर भन्यो ल त्यसो भए तिमी पनि मेरो यामा है त बालुवामा बसेर अर्थहीन बाल लहरमा एउटाले अर्काको छातीमा औलाले छुँदै उनीहरूले रटिरहे तिमी मेरो याबा तिमी मेरो याबा आफ्नो क्रीडाको नयाँ आविष्कारमा उनीहरू खुब रमाइरहेका थिए हाँसिरहेका थिए एकछिनपछि सुम्निमाकी छोरीले भने जाऊ यावा कोसीमा नुहाउन हिँड उसको पछि पछि लाग्दै सोमदत्तको छोरो नदीमा पस्यो उसले भने यावा त्यो तिमीले लगाएको टालो भिज्छ कि त्यसलाई फुकालेर बरु पाखामा राख न अनि मात्रै पानीभित्र पस घुँडासम्म पानीमा उभिएर सोमदत्तको छोराले भन्यो हो बामाले देख्नुभयो भने फेरि रिसाउनुहुन्छ सुम्निमाकी छोरीले चारैतिर हेरेर भने लो यहाँ कसले देख्छ र सोमदत्तको छोरोले एक झट्कामा कन्दनीबाट ठाडो कौपिन फुकाल्यो र तटको बालुवामा फाल्यो उनीहरू धेरै बेरसम्म साँझ पख राता राता आँखा पार्दै सोमदत्तको छोरो आश्रम फर्कियो त्यस दिन थाकेर ऊ लखतरान परेको थियो आश्रम एक प्रकारले उजाडिँदै गइरहेको थियो अब त्यहाँ यज्ञादी कार्य सम्पन्न हुन छाडिसकेको थियो कुटीहरूका छाना धेरै कालदेखि मर्मत नभएकोले ठाउँ ठाउँमा चुहिन्थे आँगनमा झार उम्रिएर जंगल भएको थियो आश्रमको अगाडि र वरिपरि बस्न भनेर बनाएका चौताराहरूका ढुङ्गा एक एक गरी खस्दै थिए छोरो पाएपछि केही दिन त पुलोमा उत्साहित भएकी थिए तर उसको मन भने सन्तान उत्पन्न गर्ने प्रक्रियामा बिग्रियो सुत्केरीमा उसको राम्रो स्याहार हुन पाएन ऊ रोगी जस्तै हुँदै गई उमेर छिप्पिएपछि गर्भधारण गरेकीले उसलाई आफ्नो जीवनको यावत रस दिएर छोरोलाई पेटमा हुर्काउनु परेको थियो शरीरबाट रित्तिएको पोषणको पूर्ति पछि हुन सकेन छोरालाई जन्माउन साथ ऊ बुढी जस्तै भाइ र सानातिना रोग व्याधिले उसलाई छोप्न थाल्यो ऊ धेरैजसो कोठामा बसेर व्यथाले कराइरहन्थे उसमा कुनै शारीरिक शक्ति बाँकी बचेन दिन प्रतिदिन ऊ सुक्दै गई र उता सोमदत्त पनि बुढो हुँदै गयो उसमा पनि अब जाँगर थिएन मानव अब ऊ जीवनको अन्तिम घडीको प्रतीक्षामा थियो ऊ आफ्नो कोठाबाट बिरलै निस्किन्थ्यो अलिअलि गर्दै ऊ कोशी तटसम्म पनि जान छोड्यो एक दिन सोमदत्तको छोरोले सुम्निमाकी छोरीलाई भन्यो या आमा बिरामी हुनुहुन्छ आश्रममा उसले यो वाक्य भाव शून्य भएर भनेको थियो मानव कुनै परचक्रीको बिरामीको सम्वाद सुनाइरहेको छ आफ्नो यावालाई स्वरमा लेस मात्र पनि चिन्ताको भाव थिएन मानु आफ्नै आमाको रुग्ण अवस्थासँग उसको कुनै सम्बन्ध नै छैन मानु उसकी आमा हुनु र नहुनुमा उसको लागि कुनै भिन्नता नै छैन आफ्नो पिता र माताको विषाक्त सम्बन्धका बीच हुर्किएको बालकले भरपूर वात्सल्य पाउन सकेन कुनैबाट पनि दुवैको झगडाको आफ्नो तर्कको पुष्टिका निम्ति चाहिने प्रमाणको रूपमा मात्र प्रयोग हुने गरिन्थ्यो ऊ माताबाट पनि र पिताबाट पनि त्यसकारण पुलोमाको निम्ति पनि आफ्नो छोरो परचक्री जस्तो थियो को को नौलो केटु जस्तो त्यो आश्रममा भोलिपल्ट गाई चराउन ऊ तटमा आएन सुम्निमाकी छोरी केही बेरसम्म समयको छाया मुनि उसलाई पर्खिएर बसी अनि बिस्तारै बिस्तारै घोडा चलाउँदै डराई डराई ऊ आश्रमतिर लागि आश्रमको ढोकामा आएर उसले सुस्तरी बोलाई ए आवा सोमदत्तको छोरोले सुन्यो ऊ बाहिर आएर भन्यो यावा मेरी आमा मर्नुभयो यो संवाद सुन्नासाथ सुमिमाकी छोरी कुद्दै आफ्नो गाउँ आई र आमा बालाई आश्रमको पुलुमाको मृत्यु भएको खबर सुनाई उनीहरूले मर्मद्दतका लागि गाउँबाट तल आश्रममा केही मानिसहरू पठाए सोमदत्तको छोरोले केही दिनसम्म शून्य मान्यो सोमदत्त स्वयं बिरामी थियो त्यसकारण छोरो कसो कसो गर्छ हेर्न पाएन पुलोमाको मृत्युपछि त झन् ऊ थला नै पर्यो ओछ्यानबाट उठ्नै नसक्ने भयो छोरो दिनभरि गाई चराउन जान्थ्यो बेलुका फर्केर पिताको सेवा शुश्रूषा गर्थ्यो र दुध तताएर उसलाई खुवाउँथ्यो कहिलेकाहीँ सुम्निमाकी छोरी खानेकुरा लिएर आउँथे र भन्थे यो आमाले पठाएको तिमीलाई अनि तिमीलाई खोइ नि सोमदत्तको छोरो थियो ऊ भन्थे मेरो त यी पोलेको मासु छ के अर्कै पातमा आमाले भनेको तिमीले हुन्न रे नि त मासु तिमी बाहुन हामी किराती त्यही भएर एक दिन भेट हुने बित्तिकै सुम्निमाकी छोरीले सोमदत्तको छोरोलाई सोधे सुन न याबा तिम्रो बालाई कस्तो छ अहिले मेरो आमाले सोधी पठाएको के बा असाध्यै बिरामी हुनुहुन्छ सोमदत्तको छोरोले उत्तर दियो साँच्चै भन्ने हो भने सोम दत्तलाई बाँच्ने आकांक्षा पनि थिएन उसलाई लाग्थ्यो कि उसको सम्पूर्ण जीवन नै विफल भयो ऊ त केवल मृग मरिचिकाका पो जीवनभरि धाएछ उसले जीवनभरि गरेको जप पाठ पूजा तपस्या र मोक्ष प्राप्तिको प्रयत्न सित्तै हुन गएछ पुत्र प्राप्ति पनि बेकार भयो पुत्रसँग कुनै ममता र निकटताको सम्बन्ध नै रहन सकेन ओछ्यानमा लडेर मृत्युको घडी गनिरहेको सोमदत्त सोच्दथ्यो सारा उपलब्धि खोइ खोइ उपलब्धि र सोच्दा सोच्दै हरेस खाए जस्तै ऊ लामो सास फेर्दथ्यो भोलिपल्ट सुम्निमा आश्रममा आई उसकी छोरी पनि सँगै आएकी थिए सोमदत्तको अवस्था देखेर सुम्निमाले असाध्यै दुःख मान्दै भने सोमदत्त मलाई किन खबर गरेन सोमदत्त परिचित स्वर सुनेर सोमदत्तले आँखा उघार्यो सोमदत्तको शिर नजिक न्युरिएर उभिएकी थिए सुम्निमा अब ऊ युवती थिएन ढल्न लागेको उमेर थियो उसको उसकी छोरी आमासँगै टाँसिएर उभिएकी थिए केटीलाई देख्ने बित्तिकै सोमदत्तलाई कोशी तटमा सुम्निमालाई पटक भेटेको सम्झना भयो अहिलेकी यो छोरी ठिक पहिलेकी सुम्निमा जस्तै थिए र त्यस्तै काटकी धम्लिँदै गएको चेतनामा सोमदत्त अतीतका अस्पष्ट सम्झनामा सुस्तरी डुब्दै गयो अतीतका कुनै कुनै क्षण धप्प बल थियो उसको स्मृतिमा र उसले आँखा झिम्लियो उसलाई कुनै गहिरो स्थानमा प्रवेश गरे जस्तो हुँदै गयो गहिरो गहिरो र झन गहिरो रिक्ततामा डुब्दैछ डुब्दैछ अतीतको स्मृतिले गहिरो रिक्तताको त्यो प्रवेशलाई उसको मानसपटलमा रमाइलो बनाइदिएको थियो उसलाई लाग्यो ऊ भाँसिँदैछ अतीतको अस्पष्ट लोकमा उसले फुसफुसे स्वरमा आँखा चिम्लिएको चिम्लेकै बोल्न खोज्यो सुम्निमा सुम्निमाले उसको ओठ काँपेको देखेर शिर झुकाई सोमदत्तको मुख नजिकै आफ्नो मुख लग्दै केही उच्च स्वरमा सोधि के भनेको सोमदत्त सोमदत्तको शरीरमा एउटा सानो हलचल आयो मानो उसले सुम्निमाको स्वर सुन्यो चेतनाको अन्तरतम तलमा तर तत्कालै उसको शरीर निश्चल भयो कि छोरीले सोधे के भा आमा उनलाई किन उनी नबोलेको आफ्नै छोरीको हात समाउँदै सुम्निमा कोठा बाहिर आई अनि छोरीबाट आफ्नो आँखा जोगाएर उसले आँसु पुछी तर तै पनि उसको आँखाबाट दुई थोपा आँसु भुइँमा खस्यो यसरी सोम दत्तले आफ्नो दैनिक लीला समाप्त पार्यो बाहिर आएर सुम्निमा थचक्क पिँढीमा बसी र छोरीलाई हराई जा छोरी गाउँबाट मान्छेहरूलाई बोलाएर ल्याउ जा अनि उसले सोमदत्तको छोरालाई आफूसँगै टाँस्दै भने अब तिमी म कहाँ जाने जान्छौ म त यावासँग बस्छु को तिम्रो यावा सुम्निमाले सोधे औलोको सङ्केतले गाउँतिर कुद्दै गइरहेकी केटीलाई देखाएर भन्यो ऊ त्यो त्यो हो मेरी यावा उत्तरमा सुम्निमाले सोमदत्तको छोरालाई आफ्नो छातीमा टाँसी र स्नेहले उसको मुहाई खाई सोमदत्तको दाह संस्कार समाप्त गरेपछि सुम्निमाले सोमदत्तको छोरालाई आफैसँग गाउँमा लिएर गए आश्रमका भाँडाकुँडा लुगाफाटा सबै बोकाएर उसले आफ्नो घरमा ल्याई र आश्रमको गाई पनि आफ्नो गोठमा होली आश्रमबाट ल्याएका सबै चिज र वस्तुहरूलाई एक एक गरी केलाएर हेरी सुम्निमाले लङ्गौटी धोती कमण्डलु मुन्जको डोरी पेरा कुशासन सुम्निमाले भानी यी सब चिज बिचको गाउँमा अब के काम तर उसले सोमदत्तको छोरालाई सोधे सुन त तिमी राख्छौ बुवाको चिनो यी सबै सामानहरू हेर त छोरालाई बाबुका प्रति कुनै प्रकारको स्नेह भावना थिएन त्यसो हुँदा उसले बाबुको सम्झनामा कुनै वस्तु राख्ने आवश्यकता देखेन मृत पिताका ती सबै वस्तुहरू उसका लागि नितान्त अनावश्यक थिए उसले भन्यो नै राख्दिन नै राख्दिन बाबुआमाको सम्झौटो स्वरूप कुनै एक वस्तु राखिहाल्छ कि भनेर फेरि सुम्निमाले केटालाई सोद्धा उसले किंचित घबराएको स्वरमा भन्यो मलाई डर लाग्छ यहाँ यसो भन्दै ऊ सुम्निमाकी छोरी नजिक टाँसियो यसरी आश्रम बिरानो हुन गयो किराती गाउँमा आएपछि केही दिनसम्म त सोमदत्तको छोरो आत्ते र सुम्निमाकी छोरीलाई एकछिन पनि छोड्दैनथ्यो पछि पछि त ऊ सुम्निमासँग पनि लहसिँदै गयो र उसकी छोरीले भनेको सिको गरी सुम्निमालाई आमा भन्न थाल्यो यी दुवै केटाकेटी हुर्किँदै गए नौलो ठाउँमा सोमदत्तको छोरो एकछिन पनि सुम्निमाकी छोरीलाई नछाडेर झन्झन पछ्याउन थाल्यो र झन्झन टाँसिँदै गयो सुम्निमाकी छोरी पनि उसलाई पाएर दङ्ग पर्दै गाउँका पर परका नयाँ नयाँ ठाउँमा घुमाउँदै लान्थे गाउँका केटाकेटीहरूसँग उसको परिचय गराउँदा ऊ अभिमानले मक्ख पर्थे र भन्थे बुझ्यौ मेरो यावा हो यावा ऊ तल आश्रम थियो नि त्यहाँको बाहुनको छोरो सोमदत्तको छोरो लाज बाँधेर उभिरहन्थ्यो अनि सुम्निमाकी छोरी उसको हात समाएर भन्थे ल हिँड जाउँ वनमा फुल टिप्न जाने कहिलेकाहीँ सोमदत्तको छोरो भन्थ्यो यावा तल कोशी किनारमा नजाने उसको आग्रहले सुम्निमाकी छोरी उसँगै तटमा आउँथे त्यहाँ कहिले बालुवामा लडीबुडी गरेर खेल्थे कहिले पानीमा पौडिएर र पानी छ्यापाछ्याप गरेर दिनभरि रमाइलो गर्थे कहिले कहिले भने सोमदत्तको छोरो समीको रूखको फेदमा पिठ्यौँ अडाएर त्यसै टोलाएर बसिरहन्थ्यो सुम्निमाकी छोरी ऊ नजिकै आउँथे उसलाई टोलाएर बसेको देखेर सोध्थे के भयो यावा किन यसरी बसेको सोमदत्तको छोरो झस्किएर उठ्थ्यो र भन्थ्यो हिँड न यावा एकचोटि आश्रम हेर्न जाऊ न आश्रम अब के छ र त्यहाँ जाने सुम्निमा कि छोरी भन्थे पनि केटो ढिपी गर्थ्यो र उनीहरू आश्रम जान्थे एक दिन आश्रम पुगेपछि सोमदत्तको छोरोले भन्यो हेर त गोठघर त लडेछ है सुम्निमाकी छोरीले भने के जाऊ मलाई त डर लाग्छ यस्तो सुन्ने घरमा आश्रमका ढल्न लागेका कुटीबाट कहिलेकाहीँ स्याल निस्कन्थे सुम्निमाकी छोरी डराउँदै भाग्थे दत्तको छोरो पनि डराएर केटीको पछि पछि दुगुर्थ्यो कुद्दै कोशी तटमा आएर उनीहरू थामिन्थे बेतोडसँग दुगुरिरहेका हुँदा उनीहरूको दम फुल्थ्यो र सुम्निमाकी छोरी सुहाँ सुहाँ गर्दै भन्थे तिमीलाई किन आश्रमतिर गइराख्न मन लाग्छ कि आवा सोमदत्तको छोरो उत्तर दिन्थ्यो लाग्न त मलाई पनि त्यहाँ जान डर लाग्छ यावा तर फेरि पनि उसैको जिद्दीले उनीहरू गाउँबाट तल झर्थे र कोशीको किनारमा दिनभर रमाइलो गरेपछि डराई डराई आश्रम जाने गर्थे कहिलेकाहीँ तर्सेर आश्रमको ढोकाबाटै गाउँतिर फर्किन्थे एक दिन छोरीले सुम्निमालाई भने हेर न आमा मेरो यावा कहिलेकाहीँ त्यसै टोलाएर बस्छ मसँग खेल्दा पनि खेल्दैन सुम्निमाले छोरीलाई सम्झाई सुन तेरो यावा बाहुनको छोरो बुझिस् त उसका बा ठुला तपस्वी बाहुन थिए त्यसो हुनाले उसको मनमा नानावली कुरा खेलिरहन्छ होला त्यसैले टोलाउँदो हो आमा त्यसो भए मेरो यावा मलाई माया गर्दैन त किन त्यसो भन्छेस् छोरी ऊ तँलाई माया गर्दैन र छोरीको निन्याउरो मुख देखेर सुम्निमाले भने अनि के त माया गर्ने भएको भए किन आश्रम गइरहन्छ त कस्तो डर लाग्छ मलाई त्यहाँ सुन्न बाबुआमा नभएको छोरालाई कहिलेकाहीँ बाबुआमाको सम्झना पनि त हुँदो हो नि सुम्निमाकी छोरी उठेर बाहिर आई र सोमदत्तको छोरोलाई खोज्दै हिँडी ऊ एउटा ठूलो ढुङ्गामा बसेर आकाशतिर हेरिरहेको थियो सुम्निमाकी छोरी उसको जिउसँग टाँसिएर त्यही ढुङ्गामा बसी र सोमदत्तको छोराले मायालु स्वरमा भन्यो यावा हेर त कति रमाइलो छ के रमाइलो छ यावा सुम्निमाकी छोरीले सोधी सोमदत्तको छोराले भन्यो हावा सुम्निमाकी छोरी खितका छोडेर हाँसी उसले भने हावा पनि रमाइलो हुन्छ र कहीँ हावा मलाई त तिमी रमाइला छौ हावा छुन सकिन्न तिमीलाई त हेर म छुन पनि सक्छु सोमदत्तको छोरासँग अझै नजिक टाँसिएर सुम्निमाकी छोरीले उसको कम्मरलाई आफ्नो हातले बेरी सोम दत्तको छोराले पनि सुम्निमाकी छोरीको कानलाई आफ्नो हातले बेर्यो तर दुवैले केही पनि बोलेनन् केही बोल्नै सकेनन् एकछिनपछि सुम्निमाकी छोरीले सोधे यावा तिमीलाई आफ्नो बाबुआमाको सम्झना हुन्छ है त्यसैले तिमी दुःख मान्दछौ त्यसैले तिमीलाई यहाँ रमाइलो लाग्दैन होइन ऊ केही बोलेन सुम्नेवाकी छोरीको गला भरिए जस्तो भयो उसले रुला रुला जस्तो गरेर भने यहाँ त सबैजनाले तिमीलाई माया गर्छ नि आमा यो घर तिम्रै त हो नि मेरी आमा तिम्रै पनि त आमा हो नि म पनि त तिम्रै नै हुने म पनि त तिम्रै नै हुने कहिलेकाहीँ सुम्निमालाई पनि चिन्ता हुन्थ्यो उसकी छोरी र सोमदत्तको छोरो अब केटाकेटी थिएनन् केही दिनमा अब पूर्ण युवा अवस्थामा पुग्छन् उनीहरू अब उनीहरूको के हुने हो भन्ने दुश्चिन्ता हुन्थ्यो सुम्निमालाई उनीहरू दुवै आपसमा माया गर्छन् भन्ने सुम्निमालाई थाहा थियो र त्यसकारण उसले आफ्नो मनमा यी दुवैलाई पति पत्नीको रूपमा देख्न थालिसकेकी थिए तर कहिलेकाहीँ उसलाई दुश्चिन्ता हुन्थ्यो भवनको छोरो र किराँती केटीको सम्बन्धको परिणाम कस्तो पो हुने हो कुन्ने उनीहरू अर्कै खालका मानिस हुन् हामी अर्कै खालका सोमदत्तको छोरो किराँती समाजमा हुर्केकै भए पनि के भएर उसको रगत त आर्य ब्राह्मणकै छ कहिलेकाहीँ सुम्निमाकी छोरी पनि उसको व्यवहार देखेर आमा कहाँ आएर घबराउँदै भन्थे हेर न आमा कहिलेकाहीँ त मसँग बोल्दा पनि बोल्दैन मनमा कुनै के के के के कुरा कुनिराख्छ सोध्यो भने भन्छ त्यसै बसिरहेको याबा ऊ तल हेर त आश्रमको सिमलको रुख ढलेछ देख्दिनौ त्यही हेरेर बसिरहेको भन्छ हेर न आमा यस्तै कुरा गर्छ कहिलेकाहीँ रुख ढल्यो भनेर पनि शून्यतिर किन टोलाएर बस्या होला सुम्नीमा पनि धेरै पटक सोमदत्तलाई सम्झिरहन्थे र उसको सम्झनामा धेरै बेरसम्म ऊ बसिरहन्थे अब त ऊ आफै पनि बुढी हुँदै गएकी छे कति बाँच्ने हो र अब यी केटाकेटीको पो के हुने हो छोरीले सुख दुःख के पाउने हो बाहुनको छोराको साथ जीवनमा सोम दत्तको छोरो र सुम्निमाकी छोरीका बीच एउटाले अर्काको कुरा नबुझ्ने घडी बराबर आइरहे तापनि दुवैको आपसमा अत्यन्तै प्रेम थियो उनीहरू सुस्तरी युवा अवस्थामा पदार्पण गर्दै थिए उमेरका साथसाथ जति जति प्रेम बढ्दै गयो उति उति उनीहरूको व्यवहारमा असिलोपन पनि थपिँदै गयो उनीहरूको कोठा छुट्टियो गाउँभन्दा बाहिर घुम्न गएका बखत जतिसुकै स्वच्छन्द भएर हिँड्ने गरे तापनि गाउँ पुग्न साथ उनीहरूले आपसमा समाएको हात फुस्काएर अलग अलग ठाउँ बस्थे एउटाले अर्कोलाई बोलाउँदा पनि मधुर स्वरमा भन्थे यावा भनेर उनीहरूले आफूलाई दुलाहा दुलही भनेर रोजिसकेका छन् भन्ने गाउँलेका मनमा समेत परिसकेको थियो एक दिन उनीहरू सधैँको जस्तो गाउँभन्दा बाहिर जंगलतिर आएका थिए डुल्दा डुल्दै लहरमा उनीहरू तल कोशी तट्नेर झरे तर तल आएर उनीहरूले पहिलेको जस्तो रमाइलो गरेनन् न बालुवामा लडीबुडी गरे न पौडी खेल्न कोशी नदीभित्र नै बसे पहिलेको जस्तो लहरमा आएर गीत पनि गाएनन् केही नबोलेर केही नगरेर उनीहरू चुपचाप समीको वृक्ष मुनि धेरै बेरसम्म त्यसै बसिरहे प्रेमले पारेको असाध्यै भारी घडी थियो थियो सोमदत्तको छोराले धद्रो स्वरमा भन्यो सुकेको घाँटीलाई थुक निलेर भिजाउँदै यावा म तिमीलाई प्रेम गर्छु यावा म तिमीलाई प्रेम गर्छु यावा सुम्निमाकी छोरी बोल्नै सकिन यत्रो एकान्तमा पनि उसले लाग्यो कि ऊ एउटा नयाँ लज्जाले किचिन्न लागेकी छे उसले सोमदत्तको छोराको अनुहारलाई पनि हेर्न सकिन सोमदत्तको छोराले आफ्नो काँपिरहेको हातले उसको निहुरिएको मुखलाई उठायो उसले आँखा चिम्लिदिए सोमदत्तको छोराले उसलाई आलिङ्गनमा बेरेर उसको मुखबाट चुम्बन लियो अनि मात्रै सुम्निमाकी छोरी बिउजिएकी जस्ती भाइ उसले पनि बलपूर्वक सोमदत्तको छोरालाई समाति कोशीको कलकल ध्वनिको मधुरो स्वरमा प्रेममा एउटै डल्लो भएको उनीहरूको शरीरलाई समीको घना छायाले छोपेर राखिदियो उनीहरूलाई भने त्यस घडीको पटक्कै सम्झना भएन बेलुका घर फर्केर आउँदा उनीहरू आनन्दले रमाइरहेका थिए तर तैपनि बोल्ने कुरा केही नभएकोले निशब्द थिए हातेमालो गरेर उनीहरू घरसम्म आए सोमदत्तको छोराले सुम्निमाकी छोरीको हातबाट आफ्नो हात छुटाएर ऊ घरको आँगनमा ठिङ्ग उभियो सुम्निमाकी छोरीले मसिनो प्रेम गदगद स्वरमा भने यावा यावा अनि पिँढीमा उक्लिएर आफ्नै आमाको कोठाको ढोका छेउ गएर उभिए ऊ लाजले भुतुक्क भएकी थिए उसको मुखबाट केवल आमा भन्ने एउटा छोटो शब्द निस्कियो सित्कार गरे जस्तो स्वर त्यो भन्दा बढ्ता ऊ केही बोल्नै सकिन त्यसपछि उसले एउटा घोडालाई अर्कोले टेकेर शिर निहुर्याई र औलो टोक्दै त्यही उभि रहे छोरीको यो लज्जा कातर अवस्था देखेर सुम्निमाले सबै कुरा बुझे प्रत्येक युवतीको त्यस्तो घडी आउँछ जीवनमा बुझेर पनि आमाले सोधे के छोरी छोरीले उत्तर देइन सुम्निमाले फेरि सोधे अनि खै त ऊ कहाँ छ नि सुम्निमाकी छोरीले त्यही लज्जायुक्त अवस्थामा तल आँगनमा उभिएको सोमदत्तको छोरालाई आँखाको संकेत गरेर देखाई ऊ पनि लाज मान्दै ढोकामा आई उभियो सुम्निमा कोठाबाट बाहिर आई र दुवैको शिरमा हात राखेर भने ल तिमीहरू सुखी भए सुखी भए तिमीहरू अनि छोरीलाई सम्बोधन गरेर भने छोरी आज तैँले जसलाई दुल्हा मानेर रोजेकी छेस् नि त्यो बाहुनको छोरो उसको रगत अर्कै छ कुन्नी के केमा उसको मन लाग्छ उनीहरू हावाका प्राणी हुनेहरू छोरी हावामा धाइरहन खोज्ने उनीहरूलाई यो जीवनको पूर्णताले सन्तोष हुँदैन त्यसको शून्यताले उनीहरू आकर्षित हुन्छन् त्यसो हुनाले उनीहरू शून्यतालाई खोज्दै नाना थरीका तपस्या गरी हिँड्छन् भोग विलास र आफ्नो शरीर सम्मलाई समेत त्याग्न उनीहरू बेर मान्दैनन् र तेरो रगत चाहिँ अर्कै छ छोरी त किराँतीकी छोरी होस् हामी किराँती माटोका प्राणी हौ माटोसँग हाम्रो प्रेम छ जीवनमा रमाइलो र त्यसलाई भोग गर्नमा नै हामी निमग्न रहन्छौँ यसको अभावलाई हामी देख्दैनौँ हाम्रो लागि हाम्रो शरीर नै सबभन्दा प्यारो वस्तु छ हामीहरूलाई बाहुनहरू धागो चुडिएको चङ्गा जस्तो लाग्छ र उनीहरूलाई चाहिँ हामी माटाका गढेौला जस्ता लाग्दा हौ अनि फेरि सोमदत्तको छोरातिर फर्केर सुम्निमाले भने छोरा तिम्रा बा ठुला तपस्वी पुरुष थिए भन्थे आत्माको चिन्तन नै सबभन्दा ठूलो कुरा हो तिमी उनैका सन्तान हौ आज तिमीले एउटी किराँती छोरीलाई आफ्नो पत्नी बनायो उसको किराँती स्वभाव छ चञ्चल छे ऊ आफ्नो शरीर बाहेक अरू केही कुरो पनि चिन्थेन तिम्रो उडाइमा कुन्ने कति टाढासम्म ऊ जान सक्लिन् तर यदि उसको जाति परम्परालाई बुझ्यौ र उसले हिँडिरहेको बाटोलाई पनि देख्यौ भने मेरी छोरीलाई तिमी राम्ररी बुझ्न सक्नेछौ छोरीले पनि तिम्रो कुरा बुझेर आफ्नो बाटोलाई केही छाड्न तयार हुनुपर्छ त्यस्तै तिमीले पनि सम्झौता गर्ने प्रयत्न गर्नुपर्छ आफ्नो बाटोलाई केही छाड्न तयार भएर तिमीहरूको भलो होस् र तिमीहरूका सन्तान सम्झौताको बाटो झिक्न सक्ने हुन् यति भनेर सुम्निमा कोठाभित्र पसे सोमदत्तको छोराले आफ्नो बधुलाई सन्ध्याको अन्धकारमा हात समाउँदै आफ्नो कोठाभित्र लिएर आयो त्यसको केही समयपछि सुम्निमा मरी मर्नुभन्दा पहिले उसले आफ्नो नातिलाई हेर्न पाई तल आश्रमका कुटीहरू एक एक गर्दै लडे त्यहाँ फेरि जंगल उम्रिन लाग्यो सोमदत्तको छोरो र उसकी पत्नी पनि छिप्पिँदै गए उनीहरूका धेरै सन्तान पनि भए बुढो होन्जेलसम्म पनि गाउँको दक्षिणतिरको ठूलो ढुङ्गामा बसेर सोमदत्तको छोरो तलको जङ्गललाई हेरिरहन्थ्यो र आफ्ना छोराछोरीहरूलाई भन्थ्यो ऊ त्यहाँ त्यहाँ तिमीहरूका जीवाको आश्रम थियो उनीहरू एकै स्वरमा सोध्थे कहाँनिर बा कहाँनेर बा बा दक्षिणको जङ्गलतिर औँलो देखाएर ऊ भन्थ्यो त्यहाँ ऊ त्यहाँ दत्तको छोरो र सुम्निमाकी छोरीको मृत्यु भएपछि उनीहरूका सन्तानले आश्रमको थलोलाई चटक्कै बिर्सिँदै गए आश्रमको स्थललाई पनि जंगलले ढकमक्क ढाक्यो त्यहाँ कुनै कालमा आश्रम थियो भन्ने चिन्हसम्म पनि रहेन भिल्लहरू शिकारका लागि त्यता आउँदा कहिलेकाहीँ कुनै एउटा ढुङ्गालाई देखाएर भन्ने गर्थे प्राचीन कालको एउटा आश्रमको अवशेष हो जो किराँतीहरूमा जनश्रुति मात्र बाँकी रह्यो कि उनीहरूको जातिको एउटा शाखा पछि रावा खोलातर्फ लाग्यो त्यसको एउटा पुर्खा आश्रमवासी बाहुन थियो रे प्रकृतिलाई कोतरेर आफ्नो स्थान बनाउन खोज्ने एउटा ब्राह्मणको थलोलाई प्रकृतिले फेरि आफ्नो पारेर लियो भन्छन् त्यही ठाउँमा त्रेता युगमा विश्वामित्रको पनि त्यस्तै अवस्था भएको थियो रे किरातीहरूको जातीय रक्तधारामा एउटा ब्राह्मणले पनि आफ्नो रक्त मिसाएको थियो त्यस जातीय रक्तको महासमुद्रमा एउटा थोपाको कुनै अस्तित्व रहेन कोशीको अबाध गति प्रकृतिको विराट शान्तिलाई चिर्दै बगिरह्यो सदाको जस्तो वन र आकाशको निरवतामा लोप भयो सोम दत्तको आश्रम किन फुल्छ बाबै फुल किन फुल्छ थाहा नै छ उसलाई भरि मर्नु पर्छ भरि मर्नु पर्छ फुल किन फुल्छ बाबै फुल किन फुल्छ थाहा नै छ उसलाई भरि मर्नु पर्छ भरि मर्नु गरेछ बिहानीको मुवाई उसले यति मिठो लिन्छ सिङ्गो जीवन फुले जस्तै यति दिन्छ बिहानीको मुवाई उसले यति मिठो लिन्छ सिङ्गो जीवन फुले जस्तै यति दिन्छ मरिने कहिले छ राहे बाँच्ने नै त मर्छ फुल किन फुल्छ बाबै फुल किन फुल्छ थाहा नै छ उसलाई भरि मर्नु पर्छ भरि मर्नु पर्छ छैन फुल भन्छ आउने जाने दुइटै मेरो होइन तर बिन्ती नखुसिदियो मेरो बाँच्ने छैन हाँसी हाँसी मैले बाँच्नै पर्छ फुले किन फुल्छ बाबै फुल किन फुल्छ थाहा नै छ उसलाई भरि मर्नु पर्छ भरि मर्नु पर्छ फुल किन फुल्छ बाबै फुल किन फुल्छ थाहा नै छ उसलाई भरि मर्नु पर्छ भरि मर्नु पर्छ भरि मर्नु पर्छ भरी मर्नु पर्छ भरि मर्नु पर्छ उपन्यास सुम्निमा यही सकिन्छ हामी आशा गर्छौ यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो हवस् त आजको अङ्क यति नै उपन्यास सुम्निमा र यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ सुन्नेलाई सुनको माला यस कार्यक्रमको publicity partner group Nepal recording तथा मिक्सिङ भुवन पौडेल अनियर टेक्निसियन जयराम नगरकोटी भोला तिमल सिन्हा र सृजना तामाङ सूत्रधार पवनराज पौडेल लेखक विश्वेश्वर प्रसाद कोइराला प्रतिक्रियाका लागि फेसबुक डट कम स्ल्यास थाहा सञ्चार वा थाहा सञ्चार एट जिमेल डट कम